नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बगाले सँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकोट कवर एफएम बिहानमा एक सय दुई थप्लो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू चौराहामा बहुद्देश्य भवनको नगर प्रमुख गैरीद्वारा शिलान्यास राष्ट्रिय जनमोर्चाको सङ्गठन परिचालन विशेष अभियान मल्ममा सम्पन्न खरुवा माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गौमुखी कृषि सहकारीको तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत तेस्रो दिनको सभा सम्पन्न र सयपत्री सहकारीको चौधौँ वार्षिक साधारण सभा अन्तर्गत छैठौँ दिनको सभा सम्पन्न गलकुत बौद्धेश्य सहकारीको तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत चौथो दिनको सभा सम्पन्न ओह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 भन्नुभयो गलकुट नगरपालिकाका विकास निर्माणको लागि यहाँहरूसँगै रहेको जुन छ जनताको योजना साकार पार्ने गरी काम नगरपालिकाले गरिरहेको उहाँले बताउनुभयो कार्यक्रममा गलकोट नगरपालिका विपद व्यवस्थापन संयोजक बेरजङ भण्डारीले चौराहामा जनजातिहरूको बाहुल्यता रहेको र राष्ट्रिय राजमार्गसँग पहुँचमा रहेकोले यस ठाउँमा आमा समूहहरू एक भएर घरवास योजना सञ्चालन गर्नुपर्ने बताउँदै त्यसका लागि सङ्गठित भई योजना बनाएमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो भवन कर्कुट नगरपालिका र संघीय सांसद विकास कोषबाट प्राप्त बजेटले निर्माण कार्य सुरु गरिएको त्यसमा अपुग रकम स्थानीयले स्फूर्त सहयोग सङ्कलन गरी पूरा गर्ने गरी भवन निर्माण सुरु गरिएको आर्थिक संयोजक सीताराम पुनले बताउनुभयो कार्यक्रममा भवन निर्माण समिति अध्यक्ष नायब सुबेदार दिलबहादुर काउचा जगदाता सुबेदार दिलबहादुर काउचा राजनैतिक दलका प्रतिनिधि जनप्रतिनिधि प्रतिनिधि जनप्रतिनिधि समाजसेवी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो दुई हजार एकाउन्न सालमा स्थापना भएको टाढामण्डल आमा समूहकीय संस्थापक अध्यक्ष चण्डी पुनलाई कार्यक्रमको अवसरमा सम्मान गरिएको थियो कार्यक्रम मण्डल आमा समूहकी अध्यक्ष भीमकुमारी श्रेष्ठको अध्यक्षता कोषाध्यक्ष दिलकुमारी काउचाको स्वागत तथा सचिव दिलकुमारी काउचाको सञ्चालनमा सम्पन्न भएको थियो Música राष्ट्रिय जनमोर्चाको सङ्गठन परिचालन विशेष अभियान मलमा गल्याङमा सम्पन्न भएको छ विघटित प्रतिनिधि सभा पुनस्थापना गर गणतन्त्र राष्ट्रियता र धर्मनिरपेक्षताको संरक्षण गरौँ सङ्घीयता र भ्रष्टाचार विरुद्ध सङ्घर्ष गरौँ भन्ने नाराका साथ आज राष्ट्रिय जनमोर्चाको गलकुट नगरपालिका वार्ड नम्बर नौको गल्याङमा विशेष अभियान सम्पन्न भएको हो अभियानको क्रममा बोल्दै राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष अमर थापाले केपी ओली सरकारले पार्टीभित्रको आन्तरिक कलहका कारण संसद विघटन भएकोले गणतन्त्र राष्ट्रियता र धर्मनिरपेक्ष सङ्कटमा परेको बताउनुभयो उहाँले गणतन्त्र राष्ट्रियता र धर्मनिरपेक्षता संरक्षण तथा संहिता तथा चरम भ्रष्टाचार विरुद्ध सङ्घर्ष गर्नुपर्ने अवस्था आएको बताउनुभयो सङ्गठन परिचालन विशेष अभियानको अवसरमा राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष धर्म कुँवर सचिव भीमलाल पोखरेल जिल्ला सल्लाहकार वेदीलाल सापकोटा जिल्ला सल्लाहकार तथा गलकुट नगर अध्यक्ष टङ्क केसी अखिल नेपाल महिला सङ्घका गलकुट नगर सदस्य यशोदा थापा लगायतले मन्तव्य राख्नुभएको जिल्ला सदस्य पदम श्रेष्ठले जानकारी दिनुभयो कार्यक्रम राष्ट्रिय जनमोर्चा गलकुट नगरपालिका नौका अध्यक्ष रुमाकान्त सापकोटाको अध्यक्षता सचिव लक्ष्मण सापकोटाको स्वागत तथा उपाध्यक्ष नारायण सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो खरुवा माध्यमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर चारमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ गलकुट नगरपालिका वडा नम्बर छ घर भई शान्ति नेपाल समाज बेलायतमा कार्यरत लालबहादुर थापा यामोद्वारा स्थापित रु एक लाख एघार हजार एक सय एघारको अक्षय कोषको ब्याजबाट प्राप्त रकम छात्रवृत्तिको रूपमा वितरण गरिएको हो कार्यक्रमको अवसरमा अक्षय कोषको ब्याज प्राप्तबाट प्राप्त रकम नौ हजार रुपियाँ गत शैक्षिक सत्रको एसी परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी विवश शर्मा र स्वस्तिक गैरीले प्रदान गरिएको विद्यालयले जनाएको छ कार्यक्रममा गलकुट नगर कार्यपालिका सदस्य शिवकुमारी खत्री वडा सदस्य रुद्रप्रसाद सुवेदी शिक्षक थिलाराम चालिसे धनबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्नेलाई गर्ने विद्यार्थीले बढाइदिँदै विद्यालयका प्रधान हेमराज गैरीले आगामी दिनमा शैक्षिक उन्नति र प्रगतिको लागि उक्त रकम खर्च गर्नुपर्ने बताउनुभयो कार्यक्रम गलकुट नगरपालिका वडा नम्बर चारका अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षता तथा शिक्षक एकप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो गौमुखी कृषि सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत तेस्रो दिनको सभा सम्पन्न भएको छ आजको साधारण सभा गलकोट नगरपालिका वार्ड नम्बर चारको नुवाकोटका सेयर सदस्यको सहभागितामा भूमिस्थान मन्दिरमा र चमुवा भलाकोट खरुवा ओखरबोट र डाँडाखेतका सेयर सदस्यहरूको सहभागितामा खरुवा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको सहकारीले जनाएको छ कोरोना भाइरस कोभिड उन्नाइसको कारण सृजित अवस्थालाई मध्यनजर गरी सहकारीको कार्यक्षेत्र विभाजन गरी छ दिनभित्र सम्पन्न गर्ने गरी गरी आज साधारण सभाको तेस्रो दिन सम्पन्न भएको हो साधारण सभा सहकारीका अध्यक्ष शिवकुमार खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो सयपत्री बौद्धिश्री सहकारी संस्था लिमिटेडको चौधौँ वार्षिक साधारण सभा अन्तर्गत छैठौँ दिनको सभा सम्पन्न भएको छ आजको साधारण सभा गलकुट नगरपालिका नम्बर तिन हटिया बजार बाहेक अन्य सेयर सदस्यहरूको सहभागितामा संस्थाको प्राङ्गण डाँडाखेतमा सञ्चालन गरिएको सहकारीले जनाएको छ कोरोना भाइरस कोभिड उन्नाइसको कारण सृजित अवस्थाले मध्यनजर गरी सहकारीको कार्यक्षेत्र विभाजन गरी सात दिनभित्र सम्पन्न गर्ने गरी आज साधारण सभाको छैठौँ दिन सम्पन्न भएको भएको छ साधारण सभा सहकारीका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो साधारण सभा बिहिबार गलकोट नगरपालिका वडा नम्बर एक दुई र दुई तिन र चार बाहेकका सम्पूर्ण नगर क्षेत्रहरू तथा छुटीका सदस्यहरूको सहभागितामा संस्थाको प्राङ्गण नानाखेतमा सञ्चालन गरिने सहकारीले जनाएको छ गलकुट बहुद्देश्य सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत चौथो दिनको सभा सम्पन्न भएको छ आज चार सय एकाउन्नदेखि छ सयसम्मका सदस्यता नम्बर भएका सेयर सदस्यहरूको सहभागितामा गलकुट नगरपालिका वार्ड नम्बर तिन हटियामा रहेको संस्थाको कार्यालयमा साधारण सभा सञ्चालन गरिएको सहकारीले जनाएको छ कोरोना भाइरस कोभिड उन्नाइसको कारण सिर्जित अवस्थालाई मध्यनजर गरी सहकारीको कार्यक्षेत्र विभाजन गरी सात दिनभित्र सम्पन्न गर्ने गरी आज साधारण सभाको चौथो दिन सम्पन्न भएको छ साधारण सभा सहकारीका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न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 तथा पर्यटकीय क्षेत्रको विकास र प्रबन्धनको लागि पूर्वाधार निर्माण सहित अरू योजना अघि बढाएको छ यसका लागि गुरु योजना निर्माण गर्ने तयारी समेत थालिएको छ प्युठानको गौमुखी गाउँपालिका र निसिखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गीको धोरी पूर्वी रुकुम र निसीको सिमानामा अवस्थित रिगाताल वडा नम्बर तिनमा रहेको नौ बहिनी झरा वडा नम्बर पाँचमा रहेको कोठेबीर वडा नम्बर सातको रनसिंह कोट वडा नम्बर दुईको अर्णाकोट वडा नम्बर पाँचको निशेल ढोर लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावना पहिचान गरेर काम थालिएको हो गाउँपालिकाले नौबहिनी सहरा कोठेबीर नाङ्गे धोरे नरसिंहकोट अर्णाकोट निशेल ढोर पाटन रे रिगतालमा पूर्वाधार निर्माणको लागि गुरु योजना तयार पार्ने काम सुरु गरिसकेको गाउँपालिकाले जनाएको छ वडा नम्बर सातमा रहेको रणसिंह कोतमा गाउँपालिकाले डिपिआर तयार गरेको पूर्वाधार निर्माण गरिएको निसिकोला गाउँपालिकाको वडा अध्यक्ष तेजेन्द्र विक्रम कुवर नहकुलले जानकारी दिनुभयो गाउँपालिका तथा केन्द्र सरकारबाट विनियोजन भएको रकमबाट कोटमा रेलिङ सहितको पदमार्ग निर्माण शौचालय धारो लगायतका पूर्वाधार निर्माण गरिएको अध्यक्ष कुवरको भनाइ छ पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्य मध्ये धेरै जसो स्थान मोटर बाटोले जोडिएको र केहीमा अझै पुगेको छैन सबै ठाउँमा सडक सञ्जालले जोड्नको लागि गाउँपालिकाले सर्वे गरेको छ गाउँपालिकाको बीच भागबाट मध्य पहाडी लोकमार्गले चिरेर रुकुम जोडिएका हुँदा धेरै जसो पर्यटकीय क्षेत्र लोकमार्गदेखि नजिक रहेका छन् जसका कारण पर्यटक पाहुना पुग्नको लागि सहज समेत भएको स्थानीयको भनाइ छ नौबहिनी सहरा कोठेभिर नाङ्गेधुरी नरसिंहकोट अनाकोट निसेल ढोरपातन रेगताल लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणको लागि गुरु योजना तयार गरिने गर्ने काम सुरु गरिएको निसिकोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो गुरु योजना निर्माण पश्चात पालिकाभित्र धेरै सम्भावना बोकेका पर्यटकीय स्थल विकासका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य समन्वय गर्ने अध्यक्ष पौडेल बताउनुहुन्छ गत वर्षमा हामीले पर्यटन क्षेत्रमा लगा धेरै लगानी गर्यौँ त्यही अनुसारको बजेट पनि व्यवस्थापन विनियोजन गर्यो यस वर्ष बजेट प्रचारको लागि भनेर कम विनियोजन भएको छ अध्यक्ष पौडेलले भन्नुभयो यस वर्ष हामी पालिका पालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान र प्रचारमा लागेका छौँ भर धेरै मनमोहक र धार्मिक आस्था बोकेका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले पर्यटकीय क्षेत्र सम्भावना रहेको यसमा स्थानीयले पनि जागरुक बनाइरहेको गाउँपालिका अध्यक्ष पौडेल बताउनुहुन्छ हामीले गाउँपालिकाका सम्भाव्यता देखिएका सबै स्थलको पहिचान प्रचार र प्रवर्धनमा जुटेका छौ केही मात्रामा बजेट समेत छुट्याएर पूर्वाधार निर्माण पनि भएको छ उहाँले भन्नुभयो यी सबैको विकासका लागि पालिकाले मात्रै बजेट विनियोजन गरेर विकास गर्न सक्ने अवस्था छैन प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर विकासमा लाग्ने योजनामा छौ गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवर्धन तथा प्रचारको लागि पाँच लाख विनियोजन गरेको छ पिउथानको गौमुखी गाउँपालिका र निसिकोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धोरी मा पूर्वाधार निर्माणको लागि बिस लाख विनियोजन भएको छ यस वर्ष हामी प्रचार र पहिचान गर्नकै लागि भनेर पाँच लाख मात्र विनियोजन गरेका थियौँ प्रदेश सरकारले नाङ्गेको धुरीलाई प्रवर्धन गर्नको लागि बिस लाख विनियोजन गरेको छ उहाँले भन्नुभयो गत वर्षमा धेरै ठाउँमा गन्तव्यमा पूर्वाधार निर्माण गरेका छौँ केहीमा गर्न बाँकी छ आगामी वर्षमा क्रमागत रूपमा विकास गर्दै जानेछौँ खबर खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरको हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक चौरामा बहुद्देश्य भवनको